नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगा इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुतमा रहेका क्लबहरू निष्क्रिय बन्दै ताराखोला गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम गुणस्तर मापनको कार्यक्रम सम्पन्न नागरिकता सम्बन्धी मुद्दामा वडा अध्यक्षले तिरे धरौटी जैमिनीमा गडेौला बेचेर आमदानी गर्दै आचार्य र तमानखोला गाउँपालिकाको नर्जाखानीमा नो होम डेलिभरी दाई दाइ दुली त भागिनी हेलो दुदा मलाई लाने भए फले वासमा ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि दुलै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 विकृति विसङ्गति विरुद्ध आवाज उठाउने सामाजिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण उद्देश्यहरू भए पनि कोरोना कहरमा सक्रियता कमजोर देखिएको स्थानीय वीरबहादुर चोखालको भनाइ छ क्लबको काम भलिबल खेलाउने मात्रै होइन सोखालले भन्नुभयो समाजमा आइपर्ने हरेक किसिमका सामाजिक विपत्तिमा नेतृत्व गर्ने खेलकुद तथा संस्कृतिको संरक्षण गर्ने महत्त्वपूर्ण जिम्मेवारी क्लबको हो कोरोना भाइरस कोभिड उन्नाइसको महामारीको समयदेखि क्लबहरूले मेला महोत्सव सञ्चालन नगर्न सरकारको आग्रहले क्लबको सक्रियतामा प्रश्न उठेको स्थानीय बताउँछन् क्लब आफैमा समाज विकासको साझेदार गैर सरकारी संस्था रहेकोले खेलकुद तथा संस्कृति संस्कृतिको प्रवर्धनको साथमा सामाजिक क्रियाकलापमा पनि सक्रिय बनाउनु पर्ने स्थानीय घुम्टी युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताउनुभयो समाजमा हुने गरेका क्रियाकलापमा क्लबले सामाजिक उत्तरदायित्व पुरा गर्न सक्रिय हुनुपर्ने अध्यक्ष थापाको भनाइ छ गलकुतमा रहेका दुई पालिकामा करिब दस दर्शन बढी क्लबहरू रहेका भए पनि ने मेला बाहेक केही क्लबले सामाजिक क्रियाकलापमा नेतृत्व गरे पनि केही क्लबले चन्दा नै भ चन्दाकै भरमा मेला महोत्सव सञ्चालन गर्ने बाहेक केही गर्न नसकेको इस्ता आरोप स्थानीयको छ सामाजिक क्रियाकलाप अन्तर्गत विकास निर्माण सामाजिक विभेद विभिन्न प्रकारका हिंसा दुर्व्यवहानी हिंसा लागु पदार्थ दुर्व्यसनी नियन्त्रणसँगै खेलकुद तथा सांस्कृतिक कार्यक्रम मार्फत क्लबको जिम्मेवारी पुरा गर्न सामाजिक संस्था क्लबहरू सक्रिय हुन आवश्यक छ धेरै क्लब भएर निष्क्रिय रहनुभन्दा क समिति क्लब स्थापना गरी सक्रियताका साथ समाज विकासमा योगदान गर्नुपर्ने र स्थानीय सरकारको त्यस्ता क्लबहरूको गतिविधि अनुसार सहयोग तथा अनुगमन गर्नु आवश्यक रहेको छ ताराखोला गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम गुणस्तर मापन एमबी एमएसएस कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गुणस्तरीय सेवा प्रवाहको निम्ति साधन भौतिक पूर्वाधार र औषधि एवं औजारहरूको उपलब्धताको मूल्याङ्कन गरी त्यसलाई पूर्ति गर्ने र स्वास्थ्यको चार तह हरियो निलो पहेँलो र सेतो मध्ये ताराखोला गाउँपालिकामा स्वास्थ्य सेवा प्रवाह पहेँलोमा रहेका कारण आगामी तिन महिनामा निलो तहमा पुग्ने कार्ययोजना बनाइएको थियो कार्यक्रममा ताराखोला गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाका अध्यक्ष र प्रमुखहरूको उपस्थिति रहेको थियो कार्यक्रममा ताराखोला गाउँपालिका वार्ड नम्बर एकका वडा अध्यक्ष यामबहादुर श्रेष वार्ड नम्बर तिनका वडा अध्यक्ष दिलबहादुर बस्नेत ताराखोला कोभिड अस्पतालका स्टाफ नर्स सबिना हिल स्वास्थ्य चौकीका प्रमुख प्रकाश शर्माहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको थियो आगामी छ महिनाभित्र ताराखोला गाउँपालिकालाई कार्यक्रममा कार्यक्रम ताराखोला गाउँपालिकाका उपाध्यक्ष तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य संस्थाहरूको व्यवस्थापन सुदृढीकरण समितिका सदस्य दिलकुमारी पुन रोकाको अध्यक्षता communist community nurse Nita Gharti मगरको स्वागत तथा स्वास्थ्य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 छ उहाँले धरौती बुझाएपछि तारिखमा छुट्नु भएको हो झुटो विवरण पेश गरेर नागरिकता बनाएको मुद्दामा केसी केसीसहित पाँचजनाले अदालतले पक्राउ आदेश दिएको थियो उक्त आदेशपछि मङ्सिर पहिलो साता केसी फरार हुन हुनुहुन्थ्यो गत शुक्रबार भएको थुन्सिक बहसमा पक्राउ परेका अन्य अभियुक्त पनि धरौतीमा छुटेका छन् केसी भने थुनामा बस्ने अवधिभर फरार हुनुभएको थियो बागलुङ नगरपालिका वडा नम्बर छका पङ्कज सापकोताले वडा नम्बर चारको झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले आरोपीले सापकोता सहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो जिल्ला अदालतले उक्त मुद्दामा केसी बाहेक नागरिकता बनाएका युवा र सूचक भरिदिने काका नाताका सन्तोष आचार्यले ढडौतीमा छाडेको थियो ओडा सचिव प्रेमबहादुर खड्का भने शुद्ध तारिखमा छुट्नु भएको छ उक्त मुद्दामै दोषी देखा देखाइएका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिक का फाँटका नासु नायब सुब्बा विष्णुप्रसाद शर्मालाई पनि बयानमा बोलाएको छ उनीहरूले बुधबारदेखि बयान दिन थालेका हुन् बारी तथा मलखातमा पाइने गडौलाको महत्त्व र फाइदाबारे धेरै मानिसलाई थाहा नहुन सक्छ तर बागलुङको जयमिनी नगरपालिका वार्ड नम्बर दस राङखानी पाइका एक युवाले भने गडौला बेचेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ राङखानी पाइका छत्तिस वर्षीय एक युवा कृषक केदार आचार्यले गण्डौलाबाट मात्रै वर्षमा एक लाख पचास हजार रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ विगत तिन वर्षदेखि गण्डौला पाल्न गणेला पालन थाल्नुभएका आचार्यले अघिल्लो वर्ष दुई हजार छ्यात्तरमा एक क्विन्टल गणेला बिक्री गरेको बताउनुभयो आचार्यले भन्नुभयो अघिल्लो वर्ष गणेउला बेचेर मात्र एक लाख पचास हजार रुपियाँ आमदानी गर्न सफल भए अहिले पनि एक क्विन्टल मात्रामा बेचेको बेच्नको लागि तयारी अवस्थामा गण्डेउला रहेका छन् अहिले पनि गणेउलाको लागि म्याग्दीबाट माग आएको छ आचार्यले भन्नुभयो गण्डेउला नबिक्ला भन्ने समस्या छैन खास गरी कम्पोस्ट मलको लागि गण्डेउलाको प्रयोग गरिन्छ आचार्यले सुरुमा पोखरा बाटै गण्डौला ल्याएर बेच्न थालेको बताउनुभयो पानीको मात्रा बढी सोच्ने हुँदा भुक्छे कम हुने सूक्ष्म खाद्य तत्त्व बिरुवाले सजिलै प्राप्त गर्न सक्ने गण्डेउलाको मलमा खाद्य तत्त्व बढी हुने र बारीमा थोरै मल राखे पनि राम्रो उत्पादन दिने हुँदा पछिल्लो समयमा कृषकहरूको रोजाइमा गण्डेउला पर्न थालेको छ त्यति मात्र नभई हाँस कुखुरा र माछाको दानाको लागि पनि गण्डेउला बिक्री हुने गर्दछ पोखरामा गण्डेउला पालेको विषय युट्युबमा देखेपछि त्यसैलाई पछ्याउँदै उहाँले व्यावसायिक रूपमा गणेला पालन थाल्नु भएको हो मलेसियामा तिन वर्ष र दुबईमा तिन वर्ष गरी छ वर्ष विदेशमा बिताउनुभएका आचार्यले गाउँमा नै आचार्य जै जैविक नमुना कृषि फर्म सञ्चालन गर्नुभएको छ फर्ममा अलैँची च्याउ सुन्तला किबी चियाको नर्सरी समेत गर्नुभएको छ आचार्यले बिस रोपनी जग्गामा लगाएको अलैँचीबाट मात्र वार्षिक चार लाख रुपियाँ आम्दानी हुने गर्दछ पाँच वर्षदेखि अलैँची खेती गर्दै आउनुभएका आचार्यको फर्ममा अझै एक लाखवटा अलैँचीका बिरुवा रहेका छन् तरकारी च्याउबाट दुई लाख पचास हजार रुपियाँको आमदानी हुने गर्दछ विगत पाँच वर्षदेखि हालसम्म फर्मको लागि अठार लाख रुपियाँ खर्च भएको आचार्यको भनाइ छ आचार्यको फर्ममा श्रीमती दुई छोरी भाइ बहिनीले साथ दिएका छन् भने एकजना बाहिरका मान्छेलाई समेत रोजगार दिनुभएको छ तीन वर्ष अघिसम्म तमानखोला गाउँपालिका वडा नम्बर छ नर्जाघानीमा महिलाले सुरक्षित सुत्केरीको अवसर पाएका थिएनन् के केहीले समयमै बुर्तिबाङ झरेर एक हप्तादेखि डेरा लिएर बस्नु पर्थ्यो काम विशेषले अधिकांशले जोखिम मोलेर घरमै सुत्केरी हुने गर्दथे यसरी सुत्केरी हुँदा शिशु मृत्युदर बढी थियो अत्यधिक रक्तस्राव भएपछि कतिपय महिलाको उपचारका लागि डोकोमा बोकेर लैजाँदा मृत्यु हुन गरे हुने गरेको थियो तर पछिल्लो समय सो यो क्रम फेरिएको छ अब यहाँका कुनै पनि ओडामा घरमा सुत्केरी हुनै नदिने अभियान सुरु भएको हो स्वास्थ्य कर्मीले आफै खोजेर गर्भवती नियमित स्वास्थ्य परीक्षणमा ल्याउने गरेका छन् कस गर्भवती छ भनेर थाहा पाए पनि नियमित परीक्षणमा ल्याउने गरेका छौँ नर्जाखानी सामुदायिक स्वास्थ्य इकाइका इकाइकी अनमी रञ्जना घरतीले भन्नुभयो जटिल समस्या आउने अवस्था देखिएमा सुरक्षित स्थानमा रिफर गराएका छौँ समयमै सुरक्षित स्थानमा पुगेर सुत्केरी गराउन सहजीकरण गरेको उहाँले बताउनुभयो तमानखोला गाउँपालिका वडा नम्बर छको नर्जाखानी र पाँचको खुङखानी सहित ग्रामीण बस्तीमा उपकरणको व्यवस्थापन सहितका बर्थिङ सेन्टर खोलेको हो गाउँपालिकाले करारका स्वास्थ्य कर्मी थपेर स्वास्थ्य सामुदायिक स्वास्थ्य इकाइमा पनि सुत्केरी गर्न सकिने व्यवस्था गरेको छ यो अभियान अभियानमा भीमा पोखरा युवा क्लब फियरमेटको आर्थिक सहयोगमा सञ्चालन गरेको सामुदायिक ग्रामीण स्वास्थ्य कार्यक्रम मार्फत सेवा सञ्चालनका लागि उपकरण सहयोग गरेको हो भवन र जनशक्ति भएर पनि सुत्केरी गराउने सुरक्षित सुरक्षित बेड सरसफाइ सामग्री जस्ता समस्या थिए त्यसमा हामीले साथ दिएका छौँ परियोजनाकी कार्यक्रम अधिकृत जानकी पाठकले भन्नुभयो यो सहयोग अभियानले सुरक्षित सुत्केरी अभियानमा साथ दिएको छ परियोजनाले स्वास्थ्य कर्मीलाई सुरक्षित प्रसुति सेवा र उपकरणको प्रयोग गर्ने तरिकाबारे तालिम समेत दिएको छ तमान खोलामा कुनै पनि ओडा र ठुलो बस्तीमा सहजै बर्थिङ सेन्टर पुग्न सकिने व्यवस्था मिलाइएपछि उपकरण र व्यवस्थापनमा परियोजनाको साथ भएको छ यो परियो योजनाले एउटै स्वास्थ्य संस्थामा पैँसठी प्रकारका उपकरणहरू सहयोग गरेको छ सानो उपकरण अभावले पनि सुरक्षित सुत्केरी गराउने काममा असर पर्छ त्यसैले हामीले ती उपकरण राख्न मिल्ने दराज पनि बनाएका छौँ कार्यक्रम व्यवस्थापक गणेश बरुवालले भन्नुभयो क्रमशः जानकारी पाउने गरी स्वास्थ्य राख्ने व्यवस्थापनको सुत्केरी सेवाले प्रभाव प्रभावकारी बनाउने गर्छ खुङखानी स्वास्थ्य चौकीमा परियोजनाले जन्मेपछि शिशुले न्यानो बनाउने मेसिन पनि दिएको छ स्वास्थ्य संस्थाभित्रै सुत्केरी भएपछि केही दिनमा राख्न सकिने गरी बेडको व्यवस्थापन पनि छ स्वास्थ्य संस्थामै रहन पाएपछि स्वास्थ्य कर्मीको नियमित निगरानीमा बस्न पाउँछन् त्यसले उपचार पाउने र जोखिम भइहालेमा रिफर गर्न सकिन्छ तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलक सन्त्यालले भन्नुभयो स्वास्थ्य क्षेत्रको सुधारले गाउँपालिकाको सामाजिक सूचकमा पनि